नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुत खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षीबाट शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुत खबर एफएम बिहानको एक सय दुई थोप्रो चार मेगरसँग इन्टरनेट अनलाइनमा W W W dot Galkot FM र मोबाइल एप गलकत एफएम मार्फत संसार भरेकै साथ सुन्न सकिन्छ गलकुत खबरको सुरुवातमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकुट नगरपालिका नम्बर नौमा वडा कार्यालय भवनको उद्घाटन कश्यप गोत्री अधिकारी वंश प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङको तेस्रो जिल्ला तथा नगर अधिवेशन सम्पन्न जनहितमा विद्यालय सुदृढीकरण सम्भावना र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न जनमोर्चाको विरोध सभाले चित्रबहादुर केसीले सम्बोधन गर्ने र रत्नलक्ष्मी माध्यमिक विद्यालयमा अन्तर्सदनात्मक लोकगीत तथा लोक नृत्य प्रतियोगिता सम्पन्न बागलुङ नगर शिक्षा समितिले बल्ल पायो पूर्णता दाई दाई दुली त भागिनी हेलो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 वडा नम्बर नौको वडा कार्यालयको भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ वडा कार्यालय भवनको उद्घाटन गर्दै गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जनताले चुनेको नेतृत्वले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो उहाँले वर्तमान अवस्थामा राजनीतिक नेतृत्वले जनताको परि व्यक्ति जनताको मत प्राप्त गरिसकेपछि नेतृत्व विभिन्न लोभ लालच आफ्नो समूह र व्यक्तिगत स्वार्थका कारण जनताप्रति उत्तरदायी हुन नसकेको बताउनु भयो गैरेले नेतृत्वको सीमित स्वार्थको कारण वर्तमान अराजकताको स्थिति सिर्जना भएको बताउँदै कसैले बाँडेको भ्रम तथा आश्वासनको पछाडि नलाग्न आग्रह गर्नुभयो गैरेले भवनको उद्घाटनको क्रममा स्थानीय स्तरमा जग्गा उपलब्ध गराई भवन सम्पन्न गर्न सहयोग गर्नुहुने जनप्रतिनिधि राजनैतिक दल लगायत सम्पूर्ण वडावासीहरूले धन्यवाद समेत ज्ञापन गर्नुभयो कार्यक्रममा कलकुट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउजाले गलकोट नगरपालिकाले सुशासन सहितको सेवा प्रदान गरेको भन्दै नगरपालिकाभित्र निर्माण सम्बन्धी सम्पूर्ण कार्यहरूमा विभिन्न असहमति हुँदाहुँदै पनि सहमति जुटाएर निर्माण सम्पन्न गरिएको बताउनुभयो उहाँले गलकोट नगरपालिकाको नेतृत्व नगरवासीहरूको मर्म र आवश्यकताले पहिचान गरी विकास निर्माण कार्य अगाडि बढाएको बताउँदै ओडाको भवन निर्माण गर्ने सबैले आभार व्यक्त गर्नुभयो कार्यक्रममा गलकुट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जनतालाई गलकुट नगर जनताले प्रशासनिक काममा कुनै समस्या नहुने गरी गलकुट नगरपालिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो कार्यक्रममा गलकुट नगरपालिका गलकुट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर बेका गलकुट नगरपालिका वडा नम्बर सातका वडा अध्यक्ष टिका बहादुर सुविधा टिका बहादुर थापा नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा कमिटी अध्यक्ष प्रेम नेपाली काङ्ग्रेस वडा सभापति यज्ञ प्रसाद सापकोता राष्ट्रिय जनमोर्चाका वडा कमिटी वडा कमिटी अध्यक्ष रोमाकान्त गौतम भएर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतम दरमखोला लघु जलविद्युत परियोजनाका अध्यक्ष बेदीलाल सापकोटा बाल कल्याण प्राथमिक विद्यालयका प्रधानाध्यापक रामकान्त गौतम लक्ष्मी नारायण प्राथमिक विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गौतम विष्णु प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रेमसागर सापकोटा महिला जागरण केन्द्रका अध्यक्ष सावित्री शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रममा संचार मार्फत योगदान दिने गलकोट नगरपालिका गल, योगदान दिने गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेल ओडा भवन निर्माणकर्ता बिरवल श्रेष्ठ तथा गगन केसीले सम्मान गरिएको थियो कार्यक्रम गलकोट नगरपालिका नौका अध्यक्ष तेजबहादुर थापाको अध्यक्षता भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्रवर्ती शर्माको स्वागत तथा वडा सचिव आनन्द प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो कश्यप गोत्री एक अधिकारी वंश प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङको तेस्रो जिल्ला तथा नगर अधिवेशन सम्पन्न भएको छ कार्यक्रममा कश्यप गोत्री अधिकारी वंश प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङको अध्यक्ष ताराबहादुर अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रमको अवसरमा समितिको नयाँ कार्य समिति चयन गरिएको छ ताराबहादुर अधिकारीको अध्यक्षतामा एघार सदस्य कश्यप गोत्री अधिकारी वंश प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङ चयन गरिएको छ समितिको उपाध्यक्ष अध्यक्षमा कविराज अधिकारी सचिवमा यामबहादुर अधिकारीको कोषाध्यक्षमा झनी अधिकारी र सहसचिवमा रञ्जित अधिकारी रहनु भएको छ देवी अधिकारी बहादुर अधिकारी भुवन अधिकारी चन्द्रबहादुर अधिकारी र टिका कुमारी अधिकारी रहेको सल्लाहकार समिति समेत चयन गरिएको छ त्यस्तै छमबहादुर अधिकारीको अध्यक्षतामा एघार सदस्य कश्यप गोटिए अधिकारी वंश प्रतिष्ठान गलकुत नगरपालिका चयन गरिएको छ समितिको उपाध्यक्षमा अन्जु अधिकारी सचिवमा डम्बर बहादुर अधिकारी कोषाध्यक्षमा यामबहादुर अधिकारी र सहसचिवमा धनवीर अधिकारी रहनु भएको छ मन कुमार अधिकारी भविन्द्र अधिकारी होम बहादुर अधिकारी तोप बहादुर अधिकारी रहेको सल्लाहकार समिति समेत चयन गरिएको छ कार्यक्रममा कश्यप गोत्री अधिकारी वंश प्रतिष्ठान जिल्ला कार्य समिति सिगानाका अध्यक्ष उपेन्द्र अधिकारीले मन्तव्य राख्नु भएको थियो अधिकारी कश्यप गोत्री अधिकारी वंश प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङको अध्यक्ष तारा ताराबहादुर अधिकारीको अध्यक्षता कश्यप गोत्री अधिकारी वंश प्रतिष्ठान जिल्ला कार्य समिति गलकुटका ज्येष्ठ नागरिक बहादुर अधिकारीको प्रमुख आतिथ्यता उपाध्यक्ष कविराज अधिकारीको स्वागत तथा सदस्य मनिषा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्राध्यापक डाक्टर दिनबहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीति तयार गरी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ त्यसको लागि सिकाइ वातावरण प्रविधि मैत्री शिक्षा शिक्षक विद्यार्थी अभिभावक र सरकारवालाले आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने प्राध्यापक थापाको भनाइ छ जनहित माध्यमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर सात मलमको जनहित शिक्षा कोषद्वारा आयोजित विद्यालय सुदृढीकरण सम्भावना र चुनौती सेलौटी विषय एक दिवसीय अन्तर्क्रिया कार्यक्रमले सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो कार्यक्रममा कलकोट नगरपालिका वडा नम्बर सातको वडा सदस्य लोकबहादुर थापा नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल नेपाली काङ्ग्रेसका सभापति चिरञ्जीवी मरासिनी नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिव होम बहादुर बस्नेत जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर थापा घुम्ते युवा परिवारका अध्यक्ष थमन थापा सन्देश जनहित शिक्षा कोषका प्रबन्धक सुमबहादुर बहादुर थापा महिला जागरण केन्द्रका उपाध्यक्ष ठुमकुमारी थापा दलित सञ्जालका प्रतिनिधि राजकुमार दर्जी बुद्धिजीवी खेमबहादुर खड्का लगायतले मन्तव्य राख्नु भएको थियो सो अवसरमा विद्यालयका विविध विषयको प्रतिवेदन प्रधानाध्यापक देवबहादुर खत्री र शिक्षा कोषको कार्यपत्र विद्यालयका पूर्व प्रधानाध्यापक विष्णुप्रसाद गौतमले प्रस्तुत गर्नुभएको थियो वडास्थित राजनीतिक दलका प्रतिनिधि सरकारवाला समाजसेवी शिक्षा प्रेमी लगायतको उपस्थिति रहेको अन्तर्क्रियामा गुणस्तरीय शिक्षा शिक्षक विद्यार्थी अभिभावक सिकाई वातावरण विषयवस्तु सिकाइ प्रक्रिया प्रतिफल उत्तरदायित्व साहित्य लगायतका विषयमा छलफल गरिएको थियो नागरिकका लागि विद्यालय शिक्षा नै संस्कृति समृद्धि र सभ्यताको जग हो भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा जनहित शिक्षा कोषका प्रबन्धक निर्देशक राजबहादुर थापाको अध्यक्षता विद्यालयका पूर्व शिक्षक रामचन्द्र गौतमको स्वागत तथा पूर्व विद्यार्थी खिमकाजी थापाको सञ्चालनमा सम्पन्न भएको थियो राष्ट्रिय जनमोर्चाले संसद विघटन विरुद्ध गलकुटमा भोलि विशेष विरोध सभा गर्ने भएको छ राष्ट्रिय जनमोर्चाद्वारा आयोजित विरोध सभाको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनमोर्चाले जनाएको छ संसद विघटन सरकारको असंवैधानिक कदम संवैधानिक निकायमा र भएको नियुक्ति लगायतका जनताको भावना विपरीतका क्रियाकलाप विरुद्ध विरोध सभा आयोजना गरेको राष्ट्रिय जनमोर्चा गलकुट नगर कमिटिका अध्यक्ष टङ्क बहादुर केसीले जानकारी दिनुभयो रत्नलक्ष्मी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 र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् ए आइस त आइज आइज भित्रै आइज अँ आएँ ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि है सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater कितली fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ गलकुट खबरमा छोटो व्यवसायिक विश्रामपछि फेरि खबरकै सिलसिला बागलुङ नगरपालिकाले बनाएको शिक्षा ऐन अनुसार शिक्षा समितिले पूर्णता पाएको छ ऐन अनुसार भन्दै पालिकाभित्र शिक्षक सरुवा नियुक्ति लगायतका क्रियाकलाप भइरहेका छन् समितिले संस्थागत र सामुदायिक विद्यालयका दुई दुईजना शिक्षक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मध्येबाट एकजना कार्यपालिका सदस्यबाट दुईजना एक महिला एक दलित सहित तीनजना एकजना विज्ञ नगर प्रमुख वा टोकीको व्यक्ति अध्यक्ष र नगर शिक्षा अधिकारी सदस्य सचिव रहने व्यवस्था छ नगरपालिकाका एक अधिकृत सदस्य रहने समेत कानूनी व्यवस्था अनुसार तेह्र सदस्य रहेको समितिले पूर्णता पाएको हो तर बागलुङकै जैमिनी नगरपालिकामा समितिले पूर्णता पाएको छैन जैमिनी सँगै जिल्लाका अधिकांश पालिकामा शिक्षा ऐन बनेको छैन ढोरपाता नगरपालिकामा नियमाली मात्रै बनाइएको छ कानूनकै अभावमा ती पालिकामा तोकिएको व्यक्ति बाहेकको समिति बनेर पूर्णता पाएको छैन समितिको पूर्ण तीव्रता नभएपछि गरिएका क्रियाकलाप आफू खोसीका छन् कतिपयले शिक्षक सरुवा र नियुक्ति गर्न नपाएको समेत बताउनु भयो कानूनले नगर प्रमुख र नगर शिक्षा अधिकारीले अध्यक्ष र सचिव तोकेको छ अन्य सदस्यका लागि पनि सबै क्षेत्र समिति गठनले गर्नुपर्ने व्यवस्था छ यहाँ समिति गठन भएको छैन तोकिएको व्यक्ति मात्रै छ उच्चयमिनी नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भन्नुभयो सङ्घीय कानुन नबनेकाले नगर शिक्षा कानुन पनि बनाएको छ कानुन अभावमा कतिपय काम गर्न अप्ठ्यारो परेको छ संविधानले कक्षा बाह्रसम्मको शिक्षा क्षेत्रको अधिकार स्थानीय पालिकाले दिएको छ परीक्षा सञ्चालनका लागि पनि तोकिएको प्रावधान छन् तर सङ्घीय कानुनलाई नै टेकेर अहिलेसम्म परीक्षा चलिरहेकोले एसई सहित कक्षा एघार र बाह्रको परीक्षाफल जिल्ला र स्थानीय तहबाट पात पाउन मुस्किल भएको छ नेपाल सरकारले अहिलेसम्म नयाँ शिक्षा ऐन बनाएको छैन दुई हजार बिस सालको ऐन र दुई सालको नियमावलीको भरमा संघीयता पछि पनि शिक्षा क्षेत्र चलाइरहेकोले धेरै क्रियाकलाप र कामका लागि अन्य भइरहेको छ त्यस्तै अधिकार क्षेत्र बारे पनि पटक पटक एक आपसमा टिप्पणी हुने गरेको छ नगर र गाउँ शिक्षा समिति मार्फत माध्यमिक विद्यालय तहसम्मको शिक्षाको पाठ्यक्रम समेत बनाउन पाउने संविधानमा व्यवस्था भए पनि अहिलेसम्मका पाठ्यक्रम बनाउने काम भने भएको छैन जिल्लामा दसवटा स्थानीय पालिका तहको समिति र जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइ भए पनि कक्षा बाह्र तहको परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित गर्ने विषयमा भने कुनै निर्णय दिन नसकेको भेटिएको छ परीक्षाफल आएपछि कहिले नगरपालिका र कहिले गाउँपालिकामा त कहिले समन्वय इकाइमा पनि सोधेखोजी भयो तर परीक्षाफल पाउन सकिएन एक अभिभावकले भन्नुभयो अधिकारका बारेमा दुवै पक्षले आफ्नो कुरा गर्छन् परीक्षाफल दिने बेला दुवैले वास्ता गर्दैनन् परीक्षा भने क्षेत्रीय शिक्षा निर्देशनालयले दिएको परीक्षाफल पनि उतैबाट मात्र खोज्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख स्मराज उपाध्यायले बताउनुभयो हामीसँगै खासै तथ्याङ्क नभएकोले केही दिन सकिएन उपाध्यायले भन्नुभयो शिक्षक सरुवा गर्दा सहमति लिनुपर्ने प्रावधान पनि पालना भएको छैन सहमति नलिँदा कतिपय शिक्षकको फाइल हराउने तथा सरुवा भएको नदेखिने गरेको उहाँले बताउनुभयो कानुन बनाएका पालिकाले भने समितिले शिक्षकको सरुवा दरबन्दी मिलान गर्न पाउने अधिकार राखेका छन् अधिकार राखे पनि शिक्षक दरबन्दी मिलानका लागि भने बागलुङमा कुनै काम अगाडि बढेको छैन जिल्लामा अहिले प्राथमिक तहका शिक्षक आवश्यकता भन्दा बढी छन् आधारभूत र माध्यमिक विद्यालय तहमा भने शिक्षक अभाव रहेको छ एने खबरसँगै साँझ सात बजेको गलकुट खबरका अन्तमा छ अन्तमा शीर्ष खबर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 नमस्कार